چشما آه तिमी माया जालमा माया प्रीति चाहना छ मनमा बाधा बन्धन आऊ माया जालमा आऊ माया जालमा लाली छायो गालामा पैसा तिम्रो रूपमा फुल्यो लाली छायो गालामा ओठ माथि कालो कोठी तिर झै लाग्यो मनमा आऊ आऊ माया जालमा ओ तेरा ख्याल ख्यालमा बिदिने जो बन बितेर जाला जिस्केर ख्याल ख्यालमा हुन्छ मात्रै भन न तिमी लैजान्छु यही मा सुन्दर सुन्दर छ रूप तिम्रो ओ العالم लजाएर नबस तिमी लजाएर आउ आउ माया झालमा माया प्रीति लाउने चाहना छ मनमा बाधा बन्धन फुकाई